कति राम्री पटुकी फेरैले झनै राम्री मायालु हेरैले एकछिन भेट भर पटुकी नहेर मायाले हुन्छु म ठहर पटुकी फेरैले झनै राम्री मायालु हेरैले एकछिन भेट भर पटुकी नहेर मायाले हुन्छु म ठहरे मुठा टोकिन हेर मायाले हुन्छु म ठहरे आजभन्दा भोलि दिन छोटिन्छ बैसा पानी हाना पाइ खोटिन्छ एकछिन भेटम भरि टोकी नहेर मायाले हुन्छु म ठहरै भोलि दिन छोटिन्छ बैसा पानी हाना पाइ खोटिन्छ एकछिन भेटम भरै किन नहेर मायाले हुन्छु म ठहले ओठटकी नहेर मायाले हुन्छु म ठहले मान्छे तिमीलाई थाहा छ कि थाहा छैन दुई पाते छौ कोही छोड्नै पा छैन एकछिन भेटौँ भर टकी नहेर मायाले हुन्छु म ठहर थाहा छ कि थाहा छैन दुई पाते छौ कोही छोड्नै पा छैन एकछिन भेटौँ भर ठटकी नहेर मायाले हुन्छु म ठले ठटकी नहेर मायाले हुन्छु म ठले पातेमै फुल्ने छुमा दुई हुन पाए नि भोग मेटिन्थ्यो पानी नै खाए नि एकछिन भेटौँ भर कोठा टोकी नहेर मायाले भन्छु म ठहर दुई हुन पाए नि भोग मेटिन्थ्यो पानी नै खाए नि एकछिन भेटौँ भर टकी लहेर मायाले हुन्छु म ठकी लहेर मायाले हुन्छु म ठहरे